तपाईँले आफूले लेख्नु भएको चलचित्र दीपशिखा अहिले प्रदर्शनको क्रममा रहेको छ के छ र के दिन चाहनु भएको दर्शकहरूलाई जस्तो पहिला मेरो सबभन्दा मलाई मन पराइदिनु भएको चलचित्र धडपनबाट मेरो क्यारेक्टर राम्रो क्यारेक्टर थियो सबै सेन्टिमेन्ट्स भरिएको ग्ल्यामर पनि थियो कमेडी पनि थियो र त्यसमा एकदम मन पराइदिनु भएको थियो मेरो चरित्र पनि मन पराइदिनु भएको थियो मेरो अभिनयलाई पनि मन पराइदिनु भएको थियो र मेरो डान्सलाई पनि मन पराइदिनु भएको थियो र मलाई एउटा ग्ल्यामरस नायिका भनेर एउटा नाम पनि दिनुभएको थियो दिप शिखा चाहिँ कस्तो नै त्यो चाहिँ एउटा चरित्र एउटा शिखा दिप शिखा दिप एउटा क्यारेक्टर केटाको नाम शिखा म र शिखाको एउटा पात्र गरेको छु जसमा चाहिँ एउटा केटी एउटा युवती अव्याहित युवती जसको चाहिँ सपनाको राजकुमार जहिले ऊ प्रतीक्षामा बसिरहेको हुन्छ सपनाको राजकुमार विश्वास छ एक दिन मेरो जीवनमा मेरो सपनाको राजकुमार आउँछ भनेर उसको जीवनमा दुई दुईवटा राजकुमार आउँछ अब उसलाई चाहिँ त्यही कन्फ्युजन हुन्छ कि अब कुन चाहिँ उसको सपनाको राजकुमार हो भन्ने कुरा चाहिँ अब उसले त्यो दुइटाबाट छान्नुपर्ने हुन्छ र यो चाहिँ पुरा चाहिँ एउटा लेखिका नारी लेखिका भएरै होला मैले नारी एउटा युवतीको फिलिङ्स बढी बुझेँ जस्तो लाग्यो मलाई त्यो भएर मैले युवतीको फिलिङ्सलाई चाहिँ धेरै उतार्न खोजेको छु र लेडिज सेन्टिमेन्ट्सलाई मध्यनजर राखेर चलचित्र लेखेको पनि छु राम्रो बनेको पनि छ र यो चलचित्र हेर्नुभएपछि दर्शकहरूले चाहिँ फेरि एकचोटि म प्रति चाहिँ पुरा न्याय भएको जस्तो लाग्छ होला उहाँहरूलाई हामी केटी मान्छेको जिन्दगी यसरी नै चल्दो रहेछ सोचिन्छ एउटा भइदिन्छ अर्कै तपाईँले कथा लेख्नुभयो आफै लेख्नु भएको छ र तपाईँमाथि नै केन्द्रित केन्द्रित छ तपाईँ अलिकति स्वार्थ देखाउनु भएको हो कि नारीको अब आवाज उठाउन खोज्नु भएको होइन होइन मैले स्वार्थ देखाएको होइन यो सब्जेक्ट सायद तपाईँले कुनै मेल राइटरलाई दिनुभएको भए पनि अब ट्राइङ्गुलर लभ स्टोरी डेफिनेटली त्यो शिखाको पात्र धेरै भइहाल्छ र उसले आफ्नो उसको जीवनमा केटाहरू कसरी आउँछन् र उसले त्यो त्यो केटाहरूमध्ये कुन केटा त्यस्तो सपनाको राजकुमार हो भने कसरी छान्छन् भन्ने कुरा त्यसरी देखाउँदाखेरि मेरो त्यति नै क्यारेक्टर हुन्थ्यो तर मैले लेख्दाखेरि चाहिँ के फरक भयो भने केटी मान्छे भएर मैले के सोध्छु त्यो कुरा मैले उतार्न सकेको छु जुन कुरा केटा मान्छेले चाहिँ उतार्न सक्दैन किनभने मैले अब केटा मान्छेको फिलिङ्स उतार्न सक्दिनँ मलाई उतार्न सक्छु तर म त्यति उहाँहरूको डेथसम्म पुग्न सक्दिनँ किनभने म केटी मान्छे हो मलाई मेरो फिलिङ्स थाहा छ मलाई केटा मान्छेको त्यति फिलिङ्स थाहा हुँदैन नि त भनेपछि दीपशिखामा नायिका अरुणा लम्सालको फिलिङ्स आएको छ नायिका अर्णिमा लम्सालले चाहिँ युवती मतलब आफू आफू के नारी भएको हुनाले नारीको फिलिङ्सलाई उतारेको छु मेरो फिलिङ्स मात्र होइन सम्पूर्ण नेपाली युवतीहरूको फिलिङ्सलाई उतारेको छु मैले यो कथा लेख्ने सोच कसरी बनाउनु भयो मेरो कथा लेख्ने सोच एउटा पनि थिएन खास मेरो चाहिँ निर्देशन गर्ने सोच थियो र मैले निर्देशन गर्ने चलचित्र चाहिँ म लभ स्टोरी मलाई लभ स्टोरी चलचित्र एकदम मनपर्छ हेर्न पनि मनपर्छ काम गर्न पनि मनपर्छ र मैले भविष्यमा निर्देशन गरेँ भने पनि लभ स्टोरी चलचित्र नै निर्देशन गर्छु होला भनेर मैले एउटा कन्सेप्ट बनाइरहेको थिएँ यस्तो खालको भनेर अनि हाम्रो यो दीपशिकाको डाइ डाइरेक्टर पौडेल सुनाज पौडेल उहाँले पनि लभ स्टोरी फिल्म बनाउँछु के कथा बनाऊ कतै भेटेन भने टेन्सन हुन्थ्यो एउटा लार्मुखोट भनिदिइहाले यस्तो खालको बनाउनु न भनेपछि ल अब यसमै बनाउँछु म भन्नुभयो मैले अँ हुँदैन यो त मेरो स्टोरी हो मैले डाइरेक्सन गर्दा अब तिमीले डाइरेक्सन गर्ने कहिले हो कति वर्षपछि हो त्यतिखेर लभ स्टोरी चल्छ चल्दैन एक्सनको जमाना हुन्छ कि पारिवारिक फिल्म हुन्छ कि अब त्यतिखेर कमेडी फिल्म आउँछ कि अब ग्ल्यामरस हट फिल्महरू आउँछ कि के फिल्मको ऊ हुन्छ थाहा छैन अब अहिले चाहिँ मलाई लभ स्टोरी चाहिएको छ मलाई त्यही नि त भन्दा मैले पनि सोचेर ठिकै छ राम्रो राम्रो सब्जेक्ट राम्रो मान्छेको हातमा जान्छ राम्रो फिल्म बन्छ भन्ने कुरा मलाई विश्वास थियो त्यो भएको हुनाले अनि मैले हुन्छ भनेर अनि एउटा कथा एक पेजको मतलब यसो यस्तो हुन्छ भनेर यस्तो लेखेर ल्याएर दिएपछि डर चाहिँ लागिरहेको थियो उहाँले काटा कुचा पाएर फालिदिनु होला भनेर तर उल्टो भयो उहाँलाई मन पराउनु कथा कथावस्तु उहाँले मन पराएर हुन्छ म यसमै बनाउँछु सबैलाई लेख भन्नु अब म लेख्न कहाँ आउनु मलाई होइन म त्यस्तो एकदम स्क्रिप्ट राइटिङमा मैले अब ऊ गराएँ तर मैले अब थुप्रै फिल्ममा काम गरेँ भैले स्क्रिप्ट देखाएको छु मैले के सिनपछि के आउँछ कसरी लेख्ने यो भन्ने कुरा त मलाई धेरै आइडिया थियो अनि मैले चाहिँ सर तर म चाहिँ अरू स्क्रिप्ट राइटरहरू जस्तो अब यसमै बसेर एकदम ऊ गरेर त्यसरी चाहिँ म चाँडो ल्याउन सक्दिनँ मलाई टाइम लाग्छ हुन्छ टेक यो टाइम म पनि आनन्दले कथा पटकथा सम्वाद भनेको चलचित्रको दण्ड हो यो कुरा पनि म हतार गर्न चाहन्न आनन्दले आफ्नो तरिका लेखेर ल्याउन मसँग टाइम छ भनेर भन्नुभयो अनि त्यसपछिबाट म सुटिङमा बिजी थिएँ पनि कहिले कुनै सुटिङ गरेर आयो कुनै चिज दिमागमा छिर्यो भने लेख्थेँ कुनै चलचित्र हेर्थेँ त्यो चलचित्रको कुनै थोक मन पर्यो भने त्यसलाई नोट डाउन गर्थेँ बाथरुममा बसेको बेला पनि कुनै कुरा दिमागमा आयो भने त्यसलाई नोट डाउन गर्थेँ बाहिर बजारमा हिँड्दा बेला कसैले केही एक्टिभिटिज गर्यो भने मन पर्यो भने त्यसलाई नोट डाउन गर्थेँ म्यागजिनहरू पढ्थेँ कुनै जोक्सहरू मन पर्यो भने त्यसलाई नोट डाउन गर्थेँ त्यसरी नोट डाउन गर्दा गर्दै जमा पार्दा पार्दै पार्दा पार्दै पार्दा पार्दै मैले डेढ वर्षमा तयार पारेँ स्क्रिप्ट तपाईँको कथामाथि नरेश पौडेलले न्याय गर्नु भएको छ हजुर न्याय गर्नु कलाकारहरूले कति न्याय गर्नुभएको छ एकदमै न्याय गर्नुभएको जस्तो लाग्यो किनभने अब पहिला त यो फिल्म चाहिँ पहिले नै बन्ने कुरा थियो होइन त्यतिखेर चाहिँ अर्कै दुईजना नायकहरू हामीले छानेको थियौँ त्यो चाहिँ उहाँहरू पपुलर हुनुहुन्थ्यो त पछि आएर चाहिँ दुई वर्षपछि चल्थ्यो त अनि त्यतिखेर चाहिँ डाइरेक्ट डाइरेक्टरले के सोच्नु भने अब लभ स्टोरी अहिले यस्तो हो उहाँहरू अलिकति म्याच नहुनु होला कि भन्ने हिसाबले अनि हामीले एक्टर चेन्ज भन्ने कुरा भयो एक्टर चेन्ज गर्दाखेरि चाहिँ को लिने भन्ने कुरामा पनि हाम्रो धेरै ऊ भयो थुप्रैजना हेऱ्यौँ पनि हामीले अनि त्यसपछिबाट अनि उहाँहरू दुईजनालाई हामीले जीवन लुटेल र निरज पराल दुईजनालाई हामीले यसमा काम गरायौँ सुरुमा त अब काम गऱ्यौँ क्यारेक्टर अनुसार म्याच हुन्छ भनेर सोचेरै पोजिटिभली नै काम गऱ्यौँ अहिले आएर चलचित्र कम्प्लिट फिल्म कम्प्लिट भएर अहिले फिल्म हेर्दाखेरि चाहिँ उहाँहरू दुईजना बाहेक कोही पनि म्याच हुन्न थियो जस्तो लाग्छ अब चाहिँ उहाँहरू चाहिँ फिल्मको लागि नै हो पर्फेक्ट अरुणिमा लम्साललाई निर्देशक भनेर कहिले देख्न पाउँछौ त्यो अहिले होइन किनभने अहिले त म अझ यो सिक्ने क्रममै छु अब कस्तो हुन्छ भने कोहीले पढेर गर्छ कोहीले पढेर गर्छ भने जस्तो मलाई चाहिँ पढेर पनि गर्न मन लागिरहेको छ अहिले कस्तो भयो भने म कलाकारी तामै यतैतिर बिजी भएको हुनाले मैले भ्याएको छैन र अहिले चाहिँ यतैतिर ध्यान दिउँ सबैजनासँग काम गरौँ सबै निर्देशकहरूसँग काम गरौँ सबै कलाकारहरूसँग काम गरौँ सबै प्राविधिकहरूसँग काम गरौँ सबै टेक्निकल्ली सबै भनौँ न ठुलो क्यामेरा सानो क्यामेरा मतलब यो digital camera sixteen camera thirty five camera सबै क्यामेरामा काम गरेर सबै कुराको पहिला नलेज लिउँ पहिला मैले सिक्नु पर्यो मैले अरूलाई सिकाउनको लागि पहिला मैले सिक्नु पर्यो सबैको आइडिया म लिन्छु क कसबाट के के राम्रो हुन्छ कसले के के नराम्रो गर्छ कसले सबै थोक सिकेर मात्र मैले गराउन सक्छु त्यो बोक्न म अहिले चाहिँ गर्दिनँ अलिक टाइम लाग्छ मलाई त्यो सिकाइ सफलता पाएपछि तपाईँको लेखन यात्रा अगाडि बढ्छ कि यो नै तपाईँको फर्स्ट एन्ड लास्ट हुन्छ होइन फर्स्ट एन्ड लास्ट पनि हुँदैन म एकदमै प्रोफेसनल हिसाबले राइटर भएर पनि म आउँदिनँ किनभने एकदमै गाह्रो काम यो चलचित्र दिवसिका लेखेको छु यो दर्शकहरू माझ पुगेर उहाँहरूको प्रतिक्रिया के आउँछ उहाँले मन पराइदिनु उहाँले चलचित्र असाध्यै मन पराइदिनु भने म मेरो दर्शकहरूको लागि पनि देख्छु मैले एउटा कन्सेप्ट स्टोरी तयार पनि पारिसकेको छु मैले अब अरू त कसलाई बताउने मलाई जसले पहिला विश्वास गर्यो राइटिङमा नरेश पौडेल उहाँलाई नै सुनाएको थिएँ उहाँले चाहिँ पक पक पक पहिला अहिले मलाई केही पनि नसुनाउनु भयो दिपजिकाले के हुन्छ पनि मात्र सुनाउनु भन्दा म कुनै राख्छु कुन दिन यो चलचित्र सफल हुन्छ अनि म उहाँलाई त्यो स्टोरी सुनाउँछु अरुणिमा नायिका र लेखिका भनौँ अरुणिमाको तर्फबाट दर्शकहरूलाई के भन्न चाहनुहुन्छ अरुणिमा लम्सालले अभिनय गरेको चलचित्रहरू उहाँले धेरै हेर्नुभयो व्यापक धेरै हेर्नुभयो र अब राम्रो नराम्रो पक्षहरू पनि औँलाइदिनु भयो कमी कमजोरीहरू पनि मलाई धेरै औँलाइदिनु भयो उहाँहरूले राइटरको रूपमा चाहिँ मैले पहिलो प्रयास दीपशिखा चलचित्र त्यो भएको हुनाले चाहिँ अभिनय त अहिलेसम्म मेरो हेर्नु भएको छ मन पराइदिनु भएको छ अब एकचोटि मैले कस्तो लेखेको छु ममा अर्णिमासँग अभिनय बाहेक पनि अर्को के खुबी छ भन्ने कुरा त्यो थाहा पाउनु पाउनुभयो भने उहाँहरूले चलचित्र हेर्नुपर्छ र नो डाउट उहाँहरूले भने निराश चाहिँ हुनुहुन्न मलाई यति पनि विश्वास छ कि दीपशिका चलचित्र चाहिँ दर्शकहरूलाई मनपर्छ किनभने उहाँहरूलाई मनपर्ने खालको नै चलचित्र मैले लेखेको छु युवा युवतीहरूलाई मनपर्ने खालको चलचित्र हो र मलाई लाग्छ लभ स्टोरी फिल्म भनेपछि बच्चादेखि वृद्धसम्मै मन पराउँछन् राम्रो चलचित्र छ भने त्यसलाई चाहिँ कुनै उमेर चाहिँदैन आउने आउने दिनलाई सम्झिन्छन् वृद्धहरूले आफ्नो पहिला बितेका दिनहरूलाई सम्झिन्छन् र माया भनेको कुरा प्रेम भनेको कुरा लभ भनेको कुरा हरेक मान्छेलाई आवश्यक छ त्यो भएको हुनाले हरेक मान्छेले एकचोटि एकचोटि चाहिँ आफ्नो मायालाई सम्झिन्छ यो चलचित्र हेरेपछि र त्यो चलचित्र हेर्नु भएपछि मेरो लेखाइमा कमी कमजोरीहरू त्यो पनि औलाइदिनुहोस् अभिनयमा त भइहाल्यो अब मेरो लेखनमा पनि मैले कस्तो खालको लेखेँ आगामी दिनहरूमा मैले कस्तो चलचित्र लेख्दा ठिक हुन्छ होला भनेर एउटा दर्शकहरूको प्रतिक्रिया पनि मलाई चाहिएको छ किनभने म आज यो स्थानमा छु मेरो दर्शकहरूले गर्दा नि उहाँले मलाई राम्रो नराम्रो कुरा औलाइदिनु भयो नराम्रो कुरालाई मैले छोड्दै राम्रो कुराहरू अप्नाइदिएँ आज यो ठाउँ पुगेको छु त्यस्तै आगामी दिनहरूमा पनि अझ अगाडि बढ्नको लागि मेरो दर्शकहरूको साथ मलाई चाहिन्छ र मेरो दर्शकहरूको साथको लागि उहाँहरूले मलाई दीपिका हेरिदिनुपर्छ